नमस्कार उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आजको श्रृङ्खलामा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन लिएर आइपुगेका छौं एक सरको माया हामीले गएको साता उन्नाइसौं श्रृङ्खलासम्म सुन्यौं तीन सय चौवालिस पृष्ठ पूरा गरेका छौं तीन सय चौवालिस पृष्ठसम्म पुग्दा आलोक निकै छटपट्टिमा थियो राउदाको यादमा तर राउदाको कुनै पनि खबर पाएको थिएन जब उसले नारायणगढमा तृष्णालाई भेट्यो त्यसपछि तृष्णासँग धेरै समय मिलाएर मात्रै उसले फुर्सदले कुरा गर्ने मौका पाएको छ र तृष्णाले आफ्नो कहानी बताउँदैछिन् आफ्नो मात्रै नभएर राउदासँग आलोक किन छुट्यो भन्ने विषयको कहानी बताउँदैछिन् आज हामी त्यहीँबाट वाचनलाई अगाडि बढाउँछौ त्योभन्दा अघि लेखकीयमा लेखक जीएस पौडेलले लेख्नुभएको सानो एक अनुच्छेद लेख्ने अभ्यास नभएकाले पानाहरूमा धेरै केरमेट भयो जसले गर्दा म युनिकोडमा लेख्न बाध्य भएँ यो उपन्यास लेखनको थालनी गर्दा मेरो मस्तिष्कमा जेलिरहेको जुन कथा थियो लेख्ने क्रममा यो कथामा थुप्रै परिवर्तनहरू आए मलाई लाग्छ हरेक कथाभित्र दुईवटा कथाहरू हुन्छन् एउटा कथा जो कागजको सेतो पृष्ठमाथि मसीको कालो रङमा बगिरहेको हुन्छ र अर्को कथा जो मसीको कालो पृष्ठमाथि कागजको सेतो रङमा तैरिरहेको हुन्छ एउटा कथा जो आवाज बनेर निस्कन्छ र अर्को कथा आवाजहरूको बीचमा निस्कने साहस बनेर निस्कन्छ जस्तो कि एउटा मान्छेले उसको सचेतन जिन्दगी पनि बाँचिरहेको हुन्छ र अवचेतन जिन्दगी पनि एकसरको मायालाई मैले यतै कतै फुलाउने कोसिस गरेको छु जस्तो कि एकसरको माया नाम आफैले पनि नितान्त दुई फरक अर्थ दिन्छ दुई फरक कथा बुन्छ यो उपन्यास मैले मालदिवसमा बसेर नै लेखेको हुँ जहाँ म हाल पनि कार्यरत नै छु भनेर लेख्नु भएको छ जीएस पौडेलको एक सरको मायाको बीसौं श्रृङ्खला अब पृष्ठ तीन सय पैँतालिसबाट रा मैले तिमीलाई देखिसकेको थिएँ त्यति बेला तिमी चुरोट पिउँदै कतै टोलाइरहेका थियौ अरबी दारी पालेको गम्भीर र हट्टाकट्टा देखिएका थियौ त्यहीँ पहिलो नजरमा नै म तिमीप्रति आकर्षित भइसकेकी थिएँ त्यति बेला मलाई तिमी नेपाली हौ भन्ने पनि थाहा थिएन हुने कुरो पनि भएन नेपाल बाहिर हुँदा तिमीलाई झट्ट हेर्नेले नेपाली भन्ठान्दैनन् हामी ब्रेड ब्रेडफुटको रुखमुनि नै थियौँ राउदाले चुरोट पिएर माले फर्किने कुरा गरी तर उसले आफ्नो झोलामा लाइटर हाल्नै बिर्सेकी रहेछ मैले तिमीले चुरोट पिएको देखेकी थिएँ तिमीसँग लाइटर छ भन्ने कुरा स्वाभाविक रूपमै थाहा हुने भएको एक मनले त म आफै राउदाले समातेको चुरोटको खिल्ली बोकेर तिमीसँग लाइटर माग्न जाउँ र त्यही बाहनामा परिचय गरौँ भन्ने पनि सोचे तर फेरि कहिले चुरोट नपिएकी मलाई त्यसो गर्न अलि अप्ठ्यारो लाग्यो त्यसैले मैले राउदालाई जानकारी दिएँ यदि त्यो दिन राउदाको ठाउँमा लाइटर माग्न म गएकी भए सायद कथा अर्कै तरिकाले बग्थ्यो होला खैर मलाई तिम्रै हुन लेखेको रहेनछ त्यसको पर्सिपल्ट शुक्रबारको दिन थियो त्यो दिन हामी त्यही रक्पोको छेउमा रहेको बीचमा पौडी खेल्न गएका थियौँ राउदाका अरू साथीहरू पनि आएका थिए पौडी खेलेपछि सावर लिएर भिजेका कपडा एउटा झोलामा बोकेर राउदा र म फर्किँदै थियौँ बिलिङ्लीको डोनी टर्मिनल नजिक पुग्दा रिसोर्टबाट एउटा साथीको फोन आयो हातको झोलालाई भुइँमा राखेर ब्यागबाट फोन निकालेर म कुरा गर्दै थिएँ राउदा टिकट लिन गएकी थिए पछि जब हामी डोनीको सिटमा बस्यौँ झोला त बाहिरै छुटेछ म निस्केर झोला लिन गएँ डोनीमा फर्किँदा राउदा र मेरो ठिक पछाडिको सिटमा तिमी थियौ म एकाएक खुसी भएँ सिटमा बस्न पनि आलिटाले गरेर तिमीलाई नै हेर्दै थिएँ तर तिमी फोनमा मुन्टो घुसाएर केही लेखिरहेका थियौ छेउमा भद्र महिलाहरू पनि थिए त्यसैले एकहोरो तिमीलाई हेरिरहन अप्ठ्यारो लाग्यो राउदा पनि फोनमा झुन्डिरहेकी थिए एक मिनट कृष्णा मलाई हल्का याद आयो त्यो रात राउदाको छेउमा बसेको केटी तिमी थियौ हो त मै थिएँ मैले भने हो म त्यतिखेर एकजना जेरोल्ड भन्ने सेफलाई म्यासेज लेख्दै थिएँ म्यासेज पठाएपछि जब मैले आफ्नो टाउको उठाएर हेरेँ राउदाको छेउमा घुम्रो कपाल भएको केटी बसेकी थिएँ तर मलाई के थाहा त्यो तिमी हौ भनेर हाम्रो चिन्जान पनि त थिएन त्यसैले मेरो ध्यान राउदातिर नै थियो मेरो कुरा सुनिरहँदा तृष्णा एकपटक मुसुक्क हाँसे मैले पनि मुसुक्क हाँसेर सोधेँ एउटा कुरा बताऊ के त्यो दिन तिमीले कपडा राखेको झोला कालो रङको थियो मेरो कुरा सुनेर उसले आश्चर्य भावमा भने तिमीलाई कसरी थाहा भयो मैले भने तिम्रो त्यो झोलामा मेरो गोडा ठोकिएको थियो रिसले मैले त्यसलाई फेरि एक लात हानेको थिएँ मलाई अझै याद छ हो र कस्तो अचम्मको संयोग तर भेट हुन नजुरेको संयोग जब म झोला लिन टर्मिनल बाहिर गएँ सायद त्यही बेला तिमी टिकट काटेर डोनीमा गयौ मलाई पनि त्यस्तै लागिरहेछ अहिले मैले भने हामी डोनीबाट उत्रिँदै गर्दा मैले पछाडि फर्केर तिमीलाई हेरेकी थिएँ तर त्यति बेला पनि तिमी मोबाइलमा झुन्डिरहेका थियौ त्यतिखेर म राउदालाई फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउँदै थिएँ उसले थोरै जिस्काउँदै भने हो र दोस्रो भेटमा फ्रेन्ड रिक्वेस्ट मैले पनि हाँस्दै जवाफ दिएँ त्यो हाम्रो तेस्रो भेट थियो त्यसबिचमा एकपटक मैले राउदालाई मालेमा भेटेको थिएँ कसरी पत्ता लगायो भने राउदाको फेसबुक तिमीसँग बस्दै गर्दा त्यो दिन राउदाले आफ्नो फेसबुक प्रोफाइल खोलेर नजानिदो पाराले मलाई देखाइरहेकी थिए मेरो कुरा सुनेर तृष्णाले हाँस्दै भने ए त्यति चाँडै कुरो त्यहाँ पो पुगिसकेको थियो त्यति बेला राउदाले त मलाई केही बताएन खैर ठिकै छ बरु आलोक एउटा कुरा भन त के कुरा तिम्रो कोठामा जब राउदासँग म आएकी थिएँ के तिमीलाई साँच्चै लागेन कि तिमीले मलाई पहिले कति देखेका थियौ उसको प्रश्न सुनेर म एकछिन सोचमग्न भएँ अनि भने नाइ मलाई त्यस्तो त लागेन किन र मलाई त लागेको थियो कि तिमीले पक्कै पनि मेरो अनुहार ख्याल गर्यो होला तिमीलाई याद छ तिमी एकपटक दूषित थानी रिसोर्ट गएका थियौ हो मलाई याद छ म त्यही रिसोर्टमा काम गर्थेँ ल हो र भने हो त त्यो दिन जब तिमी जेटीमा आएका थियौ हाम्रो क्याप्टेन माझ्दासँग छेउमा रिफ्रेसिङ ट्राभलको ट्रे बोकेर उभिएकी केटी मनै त थिए नि ओहो तृष्णा तर मैले त ख्याल नै गरिनछु खासमा अहिले मलाई याद आयो तिम्रो क्याप्टेन माझ्दाको ट्याग देखेर म राउदाकी दिदी माझ्दालाई सम्झिरहेको थिएँ सायद म उनकै ख्यालमा हराएँ त्यही त आलोक म पनि अचम्म भ परेकी थिएँ तिमी किन त्यसरी एकहोरो माझदालाई हेरिरहेका छौ भनेर तिमीसँग हाई यलो गर्ने मन थियो तर ड्युटीमा भएकाले आफ्नो मर्यादा तोड्न सकिनँ पछि फेरि तिमी रिसेप्सनमा बसिरहँदा म वेलकम ड्रिङ्क्स लिएर गएकी थिएँ तर तिमी उठेर अलि पर गएर फोनमा कसैसँग कुरा गर्दै थियो तिमीले मलाई देखेनौ हो मलाई याद आयो ताउसिनले कुनै अफिसियल कामका लागि फोन गरेको थियो कृष्णले भने आलोक अघिल्लो पटक भेट्दा तिमीले मलाई भरतपुरको उकालोमा देखेर बोलाएको कुरा गरेका थियौ नि हो कि त्यो घटनाले तिमीलाई कुनै अर्को उस्तै घटनाको याद दिलाएन कस्तो घटना त्यसमा सायद तिमीले भुल्यो होला नेपाली नयाँ वर्षको भोलिपल्टको घटना हो त्यो खै मलाई त याद भएन बरु तिमी पनि त्यो पिकनिकमा बडुर आएकी थियौ भन्ने कुरा भने जेडीबाट थाहा पाएको थिएँ हो म आएकी थिएँ त्यसको भोलिपल्ट सपिङ गरेर ट्याक्सीमा फर्किँदै गर्दा अचानक मैले तिमीलाई नलैयाको मोडमा मोडिँदै गरेको देखेँ त्यति बेलासम्म तिमीप्रतिको एकतर्फी आकर्षण धेरै नै बढिसकेको थियो मन थाम्न नसकेर मैले आलोक भनेर बोलाएँ ट्याक्सी पनि रोक्न लगाएँ तर भिड ज्यादा भएकाले भनेको ठाउँमा ट्याक्सी रोकिएन त्यसैले मैले तिमीलाई भेट्न सकिनँ ओ गड हो मलाई याद आयो त्यो दिन मैले सुनेको थिएँ कुनै महिलाले मेरो नाम लिएर बोलाएको आवाज मेरो कानमा परेको थियो तर जब मैले स्कुटर रोकेर हेरेँ त्यहाँ कोही त्यस्तो मान्छे थिएन जसले मलाई बोलाएको हुनसक्छ सायद भ्रम भयो भनेर म त्यहाँबाट हिँडेँ त्यो मनै थिएँ आलोक तिमीले मेरो नाम कसरी पत्ता लगायो नि के त्यति बेला राउदाले मेरा बारेमा बताइसकेकी थिए मैले सोधेँ बताएकी थिएन उसले बताएकी भए म किन तिम्रो पछि लाग्थेँ र त्यसो भए नाम कसरी थाहा पायो त रिसोर्टको इन्ट्री बुकमा तिम्रो नाम र फोन नम्बर हेरेकी थिएँ एकपटक डराइ डराई फोन पनि गरेँ तर स्विच अफ थियो त्यसपछि पनि ट्राई गरेकी थिएँ तर तिम्रो फोन स्विच अफ नै आयो कुनै कारणले अफ भयो होला मलाई याद भएन तिमीले त्यति बेला मलाई पिछा गर्दै थियो भन्ने मैले सुईको समेत पाइनँ तिमीलाई कसरी थाहा भयो त राउदा र मेरो सम्बन्धको बारेमा मैले सोधेँ कृष्णले थोरै लामो सास तानेर भने ईदको छुट्टी र अरू केही पियत जोडेर म माले गएकी थिएँ त्यो बिहान राउदा माखुसीबाट फर्केकी थिएँ र साँझ मैले मेरो जन्मदिनको उपलक्ष्यमा सानो ट्रिट दिँदै थिएँ मलाई गेस्ट हाउसमा बसिरहँदा अल्छी लागिरहेको थियो राउदा पनि काम छ भन्दै कतै हराएकी थिए मलाई तिम्रो झल्को पनि आइरहेको थियो त्यति सानो मालेमा कसो नभेट्यौला र भन्ने पनि लागिरहेको थियो दिउँसो बाहिर निस्केर केही सपिङ गरेपछि म धिराको बिल्डिङ तल रहेको सी हाउस रेस्टुरेन्टमा लन्च गर्न गएँ लन्च गरेर निस्किँदा बोर्डमा मैले जे देखेँ त्यो मेरो लागि अत्यन्त पीडादायी दृश्य थियो म जसलाई मनैदेखि मन पराउँथेँ त्यो केटा कुनै केटीसँग हिँडिरहेको थियो त्यति देख्दै म भावन्न भइसकेकी थिएँ मैले निहालेर हेरेँ जुन केटी तिमीसँग हिँडिरहेकी थिए त्यो राउदा जस्तै थिए त्यसैले सुस्त सुस्त अलि नजिकै पुगेर हेरेँ जब पक्का भयो कि मैले मन पराइरहेको केटो मेरै साथीसँग प्रेम गर्दो रहेछ मलाई के भयो के भयो एकाएक भक्कानो फुट्ला जस्तो भएर आयो मन थाम्ने कोसिस गरेँ तर आँसु थामिएन त्यसै बेला तिमी टक्क रोकियो मलाई लाग्यो मैले पिछा गरेको तिमीले चाल पायो त्यसैले आफ्नो मुख लुकाएर म गुलाफको झ्याङतिर खोप्टो परे संयोगले कुनै एउटा मालदिभियन केटोसँग तिम्रो केही कुरा भयो र तिमी फर्कियो कृष्णले आफ्नो कुरा सक्दा नसक्दै मेरो छालामा पनि काँडा उम्रियो मैले एकै सासमा बोलेँ हो हो त्यतिखेर मलाई कसैले पिछा गरिरहेछ जस्तो लागेको थियो तिमी घोप्टो परेर रुँदै गरेको पनि मैले देखेको थिएँ तर जब त्यो जगल्टेले एनी प्रब्लम भन्दै आँखा तर्यो तब मलाई लाग्यो कि त्यो केटी मलाई पिछा गरिरहेकी केटी नभएर उसकी गर्लफ्रेन्ड हो मेरो एकतर्फी मायाले मेरो जन्मदिनमा गतिलो उपहार दियो त्यो साँझको वस्त्र ट्रिट पनि फिक्का फिक्का लाग्यो त्यही दिन मैले राउदालाई तिम्रो बारेमा सोधेँ उसले तिमीसँगको सम्बन्धको बारेमा भने तर मैले उसलाई कहिल्यै बताइनँ कि म तिमीलाई मन पराउँछु मलाई दुःख लाग्यो तृष्णा म त आजसम्म पनि अनभिज्ञ नै थिएँ तिमीलाई मेरै कारणले पीडा भएछ होइन आलोक तिम्रो कारणले पीडा भएको होइन त्यो त मेरो एकतर्फी मायाको कारणले हो यसमा तिम्रो कुनै दोष छैन उसले आफ्नो कुराको सिलसिलालाई अगाडि बढाउँदै भने त्यो दिनदेखि मैले तिमीलाई भुल्ने कोसिसमा समय बिताउन थालेँ कठिन थियो तर तिमीलाई भुल्नुको विकल्प पनि थिएन जोडी मामाको देहान्तपछि म नेपाल आएँ मामाको सद्गति काठमाडौँमै भयो मित मामा भए पनि मलाई निकै माया गर्नुहुन्थ्यो उहाँको मृत्युले मलाई झनै दुःखी बनायो घर गएपछि मेरो श्रीमानसँग भेटघाट हुने क्रम पहिले जस्तै चलिरह्यो उहाँको एकतर्फी माया चलिरहेकै थियो बिस्तारै मलाई पनि माया लाग्न थाल्यो एकतर्फी मायाले आफूलाई दिएको चोट सम्झेर मैले उहाँसँगै बिहे गर्ने निर्णय गरेँ म उसका कुरा सुनिरहेँ ऊ भन्दै थिएँ भर्खर माम बेच्नु त्यो छुट्टीमा बिहे नगरी म माले फर्केँ राउदाले मलाई तिमीसँग भेट गराउन लिएर गए तर मलाई वास्तवमा तिमीलाई भेट्ने इच्छा लागिरहेको थिएन तिमीलाई भेट्दा फेरि खाटो बस्दै गरेको मायाको घाउ बल्झिएर आउँछ भन्ने डर थियो तिमीले मलाई भेट्ने इच्छा राखेका छौ भन्दै राउदाले कर गरेर मलाई तिम्रो कोठामा लगे पहिलोपटक तिमीसँग मेरो दोहोरो सम्वाद भयो त्यतिखेर म सोचिरहेकी थिएँ काश यो सम्वाद मैले त्यो दिन गरेकी भए जुन दिन तिमीलाई पहिलोपल्ट भिलिङ्गीमा देखेकी थिएँ आफ्ना कुरा राखेर तृष्णाले एकपटक लामो सास फेरि र थोरै सोस्ताए उसका कुराले मलाई एक किसिमको क्षणिक खुसी दिलाए आफूलाई मन पराउने केटीले आफैलाई सुनाइरहेका किस्साले मनमा अनौठो भाव जाग्यो तर त्यो क्षणिक खुसीको भाव क्षणभरमै हरायो मनमा मडारिरहेको कुरा त यथावत नै थियो भित्रभित्रै चलमलाइरहेका प्रश्नहरू बाहिर आउनका लागि जोड गरिरहेका थिए मलाई अरू गन्थनमा अल्झिनुभन्दा पनि राउदाको कदमका बारेमा जान्नु थियो त्यसैले भूमिका बाँध्दै सोधेँ तृष्णा राउदासँगको बिछोडले मलाई जति पोलिरहेको छ मेरो क्यारियरमा दाग लाग्ने गरी भएको त्यो दुर्घटनाले मलाई जति पोलिरहेको छ दुवै जोड्दा पनि त्योभन्दा बढी पोलिरहेको छ उसको अनपेक्षित कदमले म तडफिरहेको छु यो कारण जान्नका लागि राउदामा एकाएक त्यत्रो परिवर्तन के ल्यायो अघिल्लो रातसम्म मेरो हात समाएर हिँडे बाचा गरेकी राउदाले किन त्यस्तो कदम चाली किन मलाई धोका दिएर गए मेरो प्रश्नको तरङ्ग कानमा पुग्ने बित्तिकै सुस्ताइरहेको तृष्णाको अनुहारमा कुनै गम्भीर रेखा खिचिए जस्तो देखियो एकपटक झालमा सुस्त हलिरहेको पर्दातिर आफ्नो आँखा डुलाएर उसले गम्भीर भावमा भने धेरै कुरा भित्रभित्रै जेलिएका रहेछन् आलोक मलाई पनि पहिले केही थाहा थिएन मेरो बिहे निश्चित भएपछि मैले नेपालमै बस्ने योजना बनाएकी थिएँ म भिसा क्यान्सल गरेर नेपाल फर्किनु अघि राउदालाई भेट्न चाहन्थेँ केही कारण थियो जसले उसमा परिवर्तन ल्याएको थियो सायद तिमी डिपोर्ट भएको समय ताका नै उसले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभेट गरेकी थिए मैले फोन गरेर उसलाई यसो गर्नुको कारण पनि सोधेँ तर उसले केही बहाना बनाएर कुरा टार्ने कोसिस गरे मलाई त्यसले झनै उत्सुक बनाउँदै लगेको थियो मैले बारम्बार कुरा कोट्याइरहेको थिएँ एक दिन उसले केही विशेष कारण भएको स्वीकार गरे र भेटेर नै सबै कुरा बताउने भए म नेपाल आउनु अघि हामी एक रात गेस्ट हाउसमा सँगै बस्यौँ राउदाले यो कुरा बताउनु अघि मलाई कसम खुवाएकी थिए खैर म त्यही कुरा तिमीलाई भन्न राउदाको कसम तोड्दैछु जुन कुरा तिम्रै वरिपरि जेलिएको थियो तिमीले नै थाहा नपाउने गरी मलाई बताऊ तृष्णा सुरुबाटै बताऊ सबै कुरा बताऊ म सुन्न आतुर भइरहेको छु तृष्णाले विलम्ब नगरी सबै कुरा भन्न सुरु गरे यी सबै कुराहरू मैले नेपाल आउनु अघि मात्रै थाहा पाएकी हुँ त्यो रात जब तिमी रक्बोमा भेटियौ राउदा निकै खुसी थिए माझदा र चालिसेको सम्बन्धका बारेमा त तिमीलाई पक्कै थाहा होला मायाको झरीले माझदाको बाँझो फाँटमा पिपिरो उम्रिएको थियो वास्तवमा माझदा आफ्नो गर्वमा हुर्किँदै गरेको त्यो पिपिरोलाई यो दुनियाँ देखाउन चाहन्थे एउटी महिलालाई आमाको सुख प्राप्त गराउने सबैभन्दा ठूलो खुसीको कुरा हुन्छ पतिसँग डिभोर्स भइसकेको अवस्थामा जब उसको सम्बन्ध चालिसेसँग हुन पुग्यो पतिबाट प्राप्त नभएको सुख उसले चालिसेबाट पाए ऊ त्यो गर्भलाई तुहाउने पक्षमा थिएन ऊ पूर्ण आमा भन्न चाहन्थे तर चालिसेले त्यो कुरा अस्वीकार गरे माझदाले चालिसेको परिस्थिति पनि बुझेकी थिए तर उसको परिस्थितिभन्दा माझदाको आमा बन्ने इच्छा ठूलो थियो माझदा मजदारमा अल्झिरहेकी थिए उसले गर्भको बच्चा फाल्नु भनेको मार्नु सरह लागिरहेको थियो यही क्रममा उसले सबै कुरा राउदालाई बताई आफ्नी दिदीको इच्छा यानि कि सम्पूर्ण नारी जातिको आमा बन्ने इच्छा राउदाले नबुझ्ने कुरै भएन ऊ त एकल आमाको बारेमा मसँग बेला बेला खुलेरै कुरा पनि गर्थे उसले माझदालाई हिम्मत राखेर रा, त्यो बच्चालाई जीवन दिन सल्लाह दिए र आउने चुनौतीहरूसँग मिलेर लड्ने बाछा गरी धेरै कोसिस गर्दा पनि चालिसेले त्यो कुरा स्वीकार नगरेपछि राउदाले नै योजना बनाई तिमीलाई सुनेर झट्का लाग्ला आलोक माझदाले गर्भपात गराएकी थिइन म छक्क परे सुनेर यो के भन्दैछौ तृष्णा यो कसरी सम्भव हुन्छ चालिसी दाईले स्वयं मलाई भनेका हुन् कि माझदाले गर्भपात गरे माझदाले चालिसीसँग झुट बोलेकी थिए आलोक यसकारण कि चालिसेलाई कुनै शङ्का नहोस् उनीहरूले कुनै प्राइभेट अस्पतालको अगाडि चालिसेलाई बोलाएर माझदाले गर्भपात गरिसकेको कुरा बताए पनि सोही अनुरूप अभिनय पनि गरे त्यो सब माझदाकै योजना अनुरूप भएको थियो चालिसे र माझदाको सम्बन्धको कुरा उसको घरमा पुगिसकेको र चालिसे चाँडै नै घर जान लागेकाले केही दिन मात्रै त्यो नाटक मञ्चन गरी पुग्ने अवस्था थियो त्यो हामी भेटिएको रातभन्दा अघिल्लो दिन नै माझदाले राउदाको भरोसामा गर्भपात नगर्ने निर्णय गरेकी थिए हामी भेटिएको दिन दिउँसो सोही अनुरूप नाटक मञ्चन भएको थियो त्यसै कारणले राउदा खुसी थिए त्यही रात उसको खुसीमा अर्को खुसी पनि थपियो त्यो तिमी थियौ रक्बोमा पहिलोपल्ट तिमीलाई देख्दा म मात्रै होइन रहेछ राउदा पनि तिमीप्रति आकर्षित भएकी रहेछ ऊ पनि तिमीसँग फर्स्ट साइड लभमा परेकी थिए राउदाले जब तिमी चालिसको मिल्ने साथी हो भने थाहा पाए तब ऊ ठूलो दोधारमा परी उसलाई डर थियो कि तिमीसँग नजिक हुँदै जाँदा कुनै दिन माझ्दाको वास्तविकता तिम्रो सामु आउन सक्छ उसलाई तिमी चालिसेको साथी भएकाले यो कुरा चालिसेसम्म पनि पुग्न सक्छ भन्ने लाग्यो जुन उत्साहन्न थिए उसमा झाँगिँदै गइरहेको तिमीप्रतिको आकर्षणबाट पनि ऊ विमुख हुन सकिरहेकी थिएन तिमीसँगको अरू भेटले उसमा तिमीप्रतिको विश्वास बढ्दै गयो जब उसलाई लाग्यो कि तिमी उसको कुरा र माझदाको अवस्थालाई बुझ्न सक्छौ त्यही विश्वासले गर्दा ऊ तिम्रो प्रेममा पूर्ण रूपले समर्पित भई प्राउदा तिमीलाई सबै कुरा बताउने उचित मौका कुरेर बसेकी थिए सायद उसले त्यो मौका पाइन एवं रीतले समय बित्दै गयो तिमीहरूको माया बढ्दै थियो उता माझदाको कोखको पिपिरो पनि यसैबीचमा उसलाई एकजना ओल्ड रिच म्यानको बिहेको प्रस्ताव पनि आएको रहेछ जसलाई उसले अस्वीकार गरेकी थिए त्यो मान्छेले उसलाई साह्रै नै मन पराउँदो रहेछ बेला बेलामा फोन पनि गर्दो रहेछ तर राउदाले मन्जुरी दिने कुरै थिएन उसले त तिमीसँग संसार सजाउने सपना बनाइसकेकी थिए माझ्दाको कोखको पिपिरो हुर्किँदै जाँदा सायद सैँतिस हप्ताको होला एउटा समस्या देखियो माझ्दाको कोखमा रहेको बच्चा उसको पाठ्यघरमा चल्दा चल्दै उल्टो फर्किन पुग्यो अर्थात् उसको टाउको माथि र खुट्टा तल भयो त्यसलाई मेडिकल भाषामा ब्रिज पोजिसन भन्दो रहेछ त्यस्तो समस्या देखेपछि डाक्टरहरूले त्यसलाई बाहिरबाट नै घुमाएर ठिक अवस्थामा फर्काउने कोसिस गरे तर त्यो सफल हुन सकिरहेको थिएन यद्यपि त्यो समस्या सुल्झाउन सकिने कुरामा डाक्टरहरू विश्वस्त थिए डेलिभरीको समय नजिकै नै थियो तर सफलता भने हात परिरहेको थिएन डेलिभरी हुनुभन्दा केही दिन अगाडि डाक्टरहरूले त्यसलाई फेरि एकपटक ठिक पोजिसनमा ल्याउने कोसिस गरे तर त्यसले उल्टै समस्या खडा गरिदियो पाठेघरको बच्चालाई घुमाउने कोसिस गर्दा गर्दै बच्चाको उम्रो पाठेघरमा जेलिन पुग्यो त्यसले माझ्दाको पाठेघरलाई नराम्रोसँग असर पार्यो पाठेघरबाट रगत बग्न थाल्यो बच्चाको श्वास प्रश्वासमा पनि असर पर्यो जसले गर्दा बच्चा पाठेघरमै मर्ने सम्भावना बढ्यो त्यसरी केस कम्प्लिकेटेड बन्दै गएपछि माझदालाई तुरुन्तै ठूलो अस्पतालमा लैजानुपर्ने स्थिति उत्पन्न भयो मालेमा त्यसको समाधान हुन नसकेपछि तुरुन्तै विदेशको कुनै ठूलो अस्पतालमा रिफर गरियो समस्याको रूपमा अर्थ तेर्सियो छोटो समयमा ठूलो रकम जोहो गर्न सक्ने क्षमता राउदासँग थिएन तुरुन्तै राम्रो अस्पताल नपुर्याए आमा र बच्चा दुवैको ज्यान जोखिममा थियो राउदा निकै विचलित भई बिचरा ऊ एक्लै थिए यो घटना त्यही शुक्रबारको थियो जुन शुक्रबार राउदाले तिम्रो कुलतमा उडिरहेको धुवाको पर्दा उगालेकी थिए ऊ निकै आहत भएकी थिए उसलाई तिमीप्रति एकाएक घृणा जाग्यो तिमीलाई कहिले नभेट्ने कसम खाएर जब ऊ आधा बाटोमा पुगेकी थिए तब आइजिएमएचबाट माझ्दाको खबर आयो माझ्दा र उसको आमा बन्ने सपना मात्र होइन उसको र उसको गर्वको बच्चाको जिन्दगी पनि धरापमा छ उसमा अरू केही कुरा सोझेन उसलाई केवल माझ्दा र त्यो बच्चाको ज्यान जोगाउनु थियो अन्तत उसले एउटा कठोर निर्णय गरी उसले तुरुन्तै त्यो मान्छेलाई सम्पर्क गरी जसले उसलाई बिहेको प्रस्ताव राखेको थियो उसले आफ्नो प्रेम खुसी र सपना सबै माझ्दा र उसको बच्चाको खातिर समर्पण गर्ने निर्णय गरी राउदाले तिमीलाई धोका दिएकै हो तर ऊ बाध्य थिए कार्यक्रम श्रुति सम्वेकमा अहिले तपाईँले भएको वाचन जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा नब्बे मेगाहरसँगै देशभरिका विभिन्न रेडियो स्टेशनबाट एकैसाथ सुनिरहनु भएको छ श्रुति सम्वेकमा हामी जीएस पौडेलको उपन्यास एक सरको मायाको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ राउताले तिमीलाई भनेकी थिए I will never see you again तर उसले तुरुन्तै सोचेकी थिए तिमीलाई त्यो दलदलबाट निकालेर आफ्नो प्रेमलाई पुनः सही बाटोमा हिँडाउँछु भनेर त्यसपछि जब त्यो सब घटना घट्यो परिस्थिति पुरै उल्टो पुल्टो भयो यदि त्यस्तो घटना नघटेको भए तत्कालीन अवस्थामा उम्लिएको रिस शान्त भएपछि राउदा तिम्रो हात समाएर अघि बढ्थ्यो होला तर परिस्थितिले अर्कै मोड लियो पाँच दिनपछि सिङ्गापुरबाट उनीहरू फर्किए प्यारी छोरी साथमा लिएर माझ्दा र छोरीलाई लिएर माले फर्किँदा राउदा खुसी पनि थिए अनि दुःखी पनि माझदार छोरीको जिन्दगी जोगियो उसले दिदीलाई दिएको वचन पूरा गरी त्यसैले खुसी थिए तर त्यो वचन पूरा गर्न उसले जुन वचन दिएकी थिए त्यसमा ऊ दुःखी थिए जे जस्तो भए पनि कुलतमै भाषिए पनि आखिर ऊ तिमीलाई प्रेम गर्थे हो उसले आवेगमा तिमीलाई कहिले नभेट्ने कसम खाएकी थिए तर उसको मनमा कुदिएको तिम्रो प्रेम त्यो आवेगमा आएर गरेको निर्णयले त्यति सजिलै मेटाएर लैजान सक्दैनथ्यो ऊ फर्किएर तिमीतिर आफ्ना पाइताला बढाउन पनि सक्दिनथे आफ्नी दिदी र छोरीको जिन्दगीको खातिर उसले आफ्नो खुसी बन्दकी राखेकी थिए उसको जिन्दगी एउटा सम्झौता रूपी सम्बन्धको डुङ्गामा हेलिसकेको थियो देख्ने र सुन्नेहरूले भने होलान् राउदाले ऐस आराम र सम्पत्तिका लागि आधा उमेर पुगेको विदुर बुढोसँग बिहे गरी तर उसको बाध्यतालाई कसैले बुझेनन् भोलिपल्ट शुक्रबारको दिन बिहेको मिति तय हुन गइरहेको थियो अघिल्लो दिन बिहिबार राउदा दिनभरि यिनै कुराहरू मनमा खेलाएर बसिरहेकी थिए बिहेको मिति नै तय हुन गइरहँदा राउदालाई तिमीसँग अन्तिम पटक भेट्ने इच्छा जागेर आयो ऊ बाँकी जिन्दगी त्यस्तो व्यक्तिसँग बिताउन गइरहेकी थिए जो कुनै पनि कोणबाट उसको जीवनसाथी हुन लायक थिएन त्यो व्यक्तिप्रति ऊ कहिल्यै पनि प्रेम भावले समर्पित हुन सक्दिनथे राउदाको उमेर त्यो व्यक्तिको छोरीको उमेरभन्दा पनि कम थियो एउटा बाध्यकारी अवस्थाले राउदालाई त्यहाँ पुऱ्यायो ऊ चाहन्थे उसको यादमा तिमी आफ्नो जिन्दगी बर्बाद नपार उसले दिएको धोकाको आवेगमा तिमी त्यस्तो कुनै हरकत नगर जसले उसको प्रेम बदनाम होस् उसले सारा प्रमाणहरू मेटाएकी थिए सायद मनको डरले उसलाई हरायो तिमीप्रति विश्वास थियो तर सम्बन्धका ती तमाम सम्वादहरू नसाको आवेगमा तिमीले बाहिर निकाल्ने पो हौ कि भन्ने आशंकाले उसको मनमा डेरा जमायो जिन्दगीको बाटो अलग भएपछि मनमा डर पालेर जिउन गाह्रो हुन्छ र ऊ चाहन्ती हावा जस्तै विलिन भएर हराउन वास्तवमै ऊ हराई पनि शुक्रबारको दिन राउदाको बिहेको मिति तय भयो त्यही साँझ जब राउदा आफ्नो हुनेवाला सम्झौताको श्रीमानसँग कुरा गर्दै थिए तब उसलाई थाहा लाग्यो कि तिमी उसैको कम्पनीमा काम गर्दो रहेछौ फोनमा कुरा हुँदै गर्दा राउदाको हुनेवाला श्रीमानले उसको एउटा कामदार आलोकलाई सी बिल्डिङबाट पुलिसले पक्राउ गर्यो भन्ने खबर सुनाएछ त्यस्तो समाचार सुनेर राउदा स्तब्ध भई त्यति बेला मात्र उसले थाहा पाए कि इस्माइल अलि तिम्रो बोस थियो इस्माइलले फोनमा तिम्रो पक्राउको कुरा सुनाउने बित्तिकै राउदा सी बिल्डिङतिर दौडी ऊ परबाट उभिएर तिमीलाई हेरिरहेकी थिए त्यति बेला उसलाई लाग्यो कि यो एउटा मौका हुन सक्छ तिम्रो मनमा बिजेको धोकारूपी घाउलाई घृणामा परिणत गर्ने ताकि तिमी ऊ र उसको प्रेमलाई सजिलै भुलाउन सक्छौ त्यसैले त्यो दिन तिमीलाई पुलिसले लैजाँदै गर्दा उसले जबरजस्ती आफ्नो अनुहारमा मुस्कानको रेखा कोरेकी थिए उसले सोची त्यो हालतमा जब तिमीले उसलाई आफूलाई हेरेर मुस्कुराएको देख्नेछौ तिमीले पक्कै पनि उसलाई घृणा गर्नेछौ र चाँडै नै भुल्न सक्नेछौ अहिले माझ्दा आफ्नै छोरी लिएर आमासँग मालैमै बसिरहेकी छिन् राउदाको जिन्दगी सम्झौताको डुङ्गामा चलिरहेको छ त्यसैले मैले तिमीलाई भनेकी हो राउदालाई भुलिदेऊ अब तिमीहरूको जिन्दगी अलग अलग बाटोबाट अगाडि बढिसक्यो त्यो विगतलाई कोट्याएर तिमी आफूलाई दुःखी नबनाऊ आलोक आखिर जिन्दगी सम्झौतै सम्झौताको दस्तावेज त हो नि यो घटनालाई पनि सम्झौता नै सम्झ अब राउदालाई भुलेर नयाँ जीवनको सुरुवात गर आलोक कृष्णले उघारेको त्यो रहस्यको पर्दाले एक वर्षदेखिको मनको खुल्दुली त मेटायो तर बनाएर गयो फेरि पागल प्रेमी त्यही निला आँखावालीको यो स्वार्थी दुनियाँमा गहिरोभन्दा गहिरो भनिने प्रेमका सम्बन्धहरू पनि निजी स्वार्थ सुख र सम्पत्तिका लागि दिन प्रतिदिन तोडिँदा छन् त्यतिखेर म तृष्णाले खोलेका भेदहरूको अगाडि उभिएर राउदालाई सम्झिरहेको थिएँ मलाई मेरो प्रेम र प्रेमीका प्रति गर्व लागिरहेको थियो मायाको अर्थ जिन्दगीभर साथ रहनु मात्र होइन लेख्नेहरूले मायाका हजार नियम लेखेका होलान् तर मायाको एउटै नियम हुन्छ माया कुनै नियममा चल्दैन हाम्रो प्रेमको बलिदानीले माझदा र छोरीको जिन्दगी मात्रै बचेको छैन आमा बन्ने माझदाको जिन्दगीको एकमात्र इच्छा पनि पूरा भएको छ आज माझदा आफ्नी प्यारी छोरीसँग खेलिरहेकी होलिन् अब त छोरी पनि थिरथिर उभिँदै एक दुई पाइला चाल्ने भइसक्यो होला मेरो प्रेमको फूल चोडेरै भए पनि राउदाले एउटा नयाँ जीवन फुलाए त्यो छोरीको शरीरमा बगिरहेको चालिसे दाई र माझदाको रगतमा राउदा र मेरो प्रेम पनि मिसिएको छ चालिसे दाईले पनि यो कुरा थाहा पाउनुपर्छ तर उनकै ठेगाना थाहा छैन माझदा र राउदाको अघि एउटा ठूलो चुनौती त बाँकी नै छ भोलि छोरी ठुली भएर आफ्नो पिताको बारेमा सोधी भने कसलाई देखाउला साँझ छ बजीतिर तृष्णाले बिदा मागे म राजमार्गसम्म उसलाई छोड्न जान लागेको थिएँ तर ऊ हिँडेरै जान चाहे जाँदा जाँदै उसले भने आलोक अब तिमी पनि बिहे गर राउदालाई भुल्नुको अर्को विकल्प छैन सायद बिहेपछि उसलाई भुल्न पनि सजिलो होला तृष्णा गएको निकै बेरसम्म मलाई राउदाको व्यवस्थाले घचघचाइरह्यो एकछिन अगाडिसम्म उसले दिएको धोकाको कारण जान्न म उसलाई सम्झिरहेको थिएँ तर तृष्णाले रहस्यको पर्दा खोलेर गएपछि म राउदालाई सम्मानका साथ सम्झिन थालेँ उसँग जिन्दगी बिताउने सपना त धेरै अघि नै चकनाचुर भइसकेको थियो ऊ यादमा आउँदा पनि पीडा बनेर आउँथे तर जब रहस्य खुल्यो ऊ गर्व बनेर आउन थाले कृष्णले आफ्नो कालो रबर ब्यान्ड भुलेर गएछे त्यो उठाएर हातमा खेलाउँदै म आफ्नो बेडरुममा पुगेँ त्यो रबर ब्यान्डलाई दराजको घर्रामा राखेर म बिस्तारामा पल्टेँ तर पल्टिरहन सकिनँ उठेर सानो प्रसाद बनाएर ग्रहण गरेर फेरि पल्टेँ प्रसादको नसाले मलाई राउदाकै यादमा लिएर गयो तर या त्यो यादले मलाई पीडा दिलाएन गौरवान्वित गरायो केही दिनपछि ज्योति गिँडा कोटाएर बस्न सुरु गरी ऊ दिउँसोको सिफ्टमा पढ्थे दिनभर म घरमा एक्लै हुन्थे मेरो साथी राउदाको याद नै थियो एउटा मिठो सम्बन्धको मिठो याद दिनहरू बित्दै गए तृष्णासँग त्यो दिनपछि मेरो भेट भएको थिएन बिहेको दबाब जारी नै थियो म पनि बिहेका लागि आफूलाई मानसिक रूपमा तयार पार्न थालेको थिएँ राउदा याद नै बनेर आजीवन रहने भाइ दिन बित्दै गए केटीहरूको फोटो बोकेर काका काकी बेला बेलामा आइरहनुहुन्थ्यो यद्यपि बाहना हामीलाई भेट्ने नै हुन्थ्यो कहिले म गाउँमै बोलाइन्थेँ म बिहेका लागि लगभग तयार भइसकेको थिएँ तर मनले खोजे जस्तो केटी भेटेको थिएन मङ्सिर बितेपछि फागुनमा जसरी नै बिहे गर्नुपर्छ भन्ने दबाब आयो फागुन पनि बित्यो चैत पाँच गते शनिबार ज्योति र मलाई काकीले घरमा बोलाउनु भयो बिहानको खाना खाएपछि म कोठामै बसिरहेको थिएँ बाहिर चर्को घाम लागिरहेको थियो त्यो चर्को घाममा कालो छाता उडेर एकजना टाढाको नाता पर्ने ठुलोबा हाम्रो घरको तगारोबाट भित्र छिर्नुभयो काका काकी मानव उहाँकै प्रतीक्षामा हुनुहुन्थ्यो ठुलाबालाई देख्ने बित्तिकै उहाँहरूको मुहारमा खुसी छायो म लगायत सबै घरका परिवार पुरानो शैलीको हाम्रो बैठक कोठामा जम्मा भयौँ मलाई शङ्का लागिरहेको थियो ठुलोबा पक्कै पनि मेरो बिहेको कुरा लिएरै आउनुभएको हो आखिर हो नै रहेछ वैशाखमा भने कुनै पनि हालतमा मेरो बिहे गरिदिन काका काकी नै कम्बर कसेर लागिरहनु भएको थियो यो जमानामा प्राय युवा युवतीहरू प्रेम विवाह गर्छन् प्रेमको सवालमा त म म पनि अछुतो थिएन तर बिहेको सवालमा म अपवाद जस्तो भएँ माघी बिहे गर्ने प्रचलन निकै कम हुँदै गएको छ भागेर बिहे गर्ने भन्दा पनि आफूले मन पराएको केटा या केटीको घरमा आफन्तहरूबाट औपचारिक बिहेको प्रस्ताव गराएर बिहे गर्ने प्रचलन चल्तीमा आइरहेको छ मेरो कुरा भने भिन्नै भयो इष्टकोटको खल्तीबाट एउटा फोटो निकालेर ठुलोबाले काकालाई दिँदै भन्नुभयो राम्रो घरकी नानी उन कान्छा काठमाडौँमा नर्सको पढाइ गर्दैछिन् घर नेपालगञ्ज हो परिवार पनि राम्रो छ फोटो हेरेपछि काकाले मुन्टो हलाउँदै काकीलाई दिनुभयो काकीले फोटो हेर्दै भन्नुभयो फोटो त राम्रो रहेछ मलाई त मन पर्यो मलाई पनि भाउजूको फोटो मन पर्यो काकीको छेउमा बसेर फोटो हेरिरहेकी ज्योतिले साइने लगाएर भने काकीले थोरै हाँसेर मतिर हेर्दै भन्नुभयो भाउजू भन्नलाई त बिहे हुनु पऱ्यो नि काकीले फेरि मलाई फोटो दिँदै भन्नुभयो अलिअलि काली भए पनि मलाई चाहिँ मन परेको छ है काकीको हातबाट त्यो फोटो लिएर मैले नजर पुऱ्याएँ कलचौँडो रङ्की थोरै बाक्लो आँखी भाउ भएकी जुन थ्रेडिङ गरेर मिलाइएको थियो चुच्चो चुँडो चरलक्क परेको कपाल लिपस्टिक नलगाएको थोरै काला तर साह्रै राम्रा ओठ फोटो हेर्दै गर्दा आँखाले मनलाई सन्देश पठाए मनलाई लाग्यो कल्चौँडो रङ्की साउथ एसियन आँखी भाउ भएकी चुच्ची चिउँडो भएकी ठ्याक्कै राउदा जस्तै मन्द मन्द हाँसिरहेकी केटी केवल आँखा खैरा छन् राउदाका निला थिए पहिलो नजरमै मलाई त्यो फोटो मार्फत फोटोवाली मन परेको आभास भयो वास्तवमा पछिल्ला दिनहरूमा मैले हरेक चेहरामा राउदालाई खोज्ने काम बन्द गरिदिएको थिएँ किनकि राउदाको तुलनामा कोही अर्को उभिन सक्दैन थियो तर जब त्यो फोटो हेरेँ मलाई केटी राउदा जस्तै लागि फोटो हेरेर टोलाएछु काकीले थुत्त मेरो हातबाट फोटो तानेर ठुलो बाततिर हेरेर भन्नुभयो दाजु ल यही केटीसँग कुरा चलाउनुहोस् यसलाई मन पर्यो मैले थाहा पाइसकेँ काकीले मेरो मनको कुरा नबुझ्ने कुरै थिएन फोटो हेर्दै टोलाएपछि अनुमान लगाउन झन्नै सजिलो भयो काकाले ठुलोबालाई सोध्नुभयो नानीको नाम चाहिँ के नि ठुलोबाले भन्नुभयो राउदा राउदा एकाएक यो शब्द सुनेर मेरो मन सिरिङ्ग भयो ज्योतिले हाँस्दै भने राधा भाउजू हेर त यो उत्ताउली बाँकी काकीले ज्योतिलाई अप्काउनु भयो राउदा नभएर उसको नाम राधा रहेछ कानले आफै बीचमा ऊ थपेर सुनेछन् ठुलुबाले काकीलाई सोध्नुभयो त्यसो भए कुरा अगाडि बढाउँ त कान्छी हुन्छ दाजै उताबाट पनि मन्जुरी भए यही वैशाख कटाउनुहुन्न बरु बिएपछि हामी नै पढाउँछौँ बाबु त के भन्छस् काकाले एकपटक मेरो राय जान्न खोज्नुभयो काकाको प्रश्न बोकेर मेरो आँखा एकपटक काकीको अनुहारमा पोखिए मलाई एकै नजरमा मन परिसकेको थियो तैपनि मैले भने मलाई एक दुई दिन दिनुहोस् न मेरो कुरा सुनेर काकी थोरै निराश देखिनुभयो तर केही भन्नुभएन केही बेर अरू कुराकानी भए खाजा खाएर ठुलो बा भयो साँझ ज्योति र म पनि गैँडाकोट फर्कियौँ त्यही दिन थियो मैले हजुरलाई फोटोमा पहिलोपटक देखेको भोलिपल्ट ज्योतिलाई हजुर मलाई मन परेको कुरा सुनाए म एकपटक हजुरलाई भेटेर अन्तिम निर्णय लिने विचारमा थिएँ मैले हजुरको कुरा पनि त सुन्नु पर्थ्यो नि होइन र ज्योतिले खुसी हुँदै काकीलाई फोन गरेर सबै कुरा बताएँ पर्सिपल्ट मङ्गलबार खबर आयो सोह्र गते हजुर काठमाडौँबाट नेपालगञ्ज घर फर्किने क्रममा नारायणघाटमा भेट गर्ने कार्यक्रम तय गरिएको छ ज्योतिले खुसी हुँदै काकीले पठाएको सन्देश मलाई सुनाए उसले त हजुरसँग फेसबुकमा मित्रता पनि गरिसकेकी रहेछ चलाक भइसकेकी रहेछ मेरी बहिनी हाम्रो भेटको उसले नै मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने भई जिन्दगीले नयाँ मोड लिन गइरहेको थियो राउधाको यादमा मात्र हराउने मेरो मन बिस्तारै हजुरको यादमा पनि हराउन थाल्यो बुधबार त हजुरसँग भेट हुने योजना तय भएको थियो बिहेका लागि केटीहरूलाई भेटेर कुराकानी गरेको अनुभव भए पनि हजुरसँगको भेट केही फरक हुनेवाला थियो यसअघिका केटीहरू मन परेका थिएनन् त्यसैले कुनै न कुनै बाहना बनाएर पन्छिँदै आएको थिएँ तर हजुर मलाई मन पर्नुभएको थियो थाहा थिएन कसरी कुराको सुरुवात गर्ने होला हजुर नर्सिङ पढ्दै गरेकी केटी म नेपालको सन्दर्भमा एउटा बेरोजगार केटा हजुरले डाक्टर या आफ्नै फिल्डको कुनै राम्रो कमाइवाला केटासँग पनि बिहे गर्न सक्नुहुन्थ्यो खै के सोचेर मलाई हजुर भेट्न राजी हुनुभयो खैर जे भए पनि एउटा कौतूहलता बोकेर समय बित्दै थियो कामना गरिरहेको थिएँ कि हजुर प्रत्यक्ष भेटिँदा मेरो अपेक्षामा खरो उत्रन सक्नुहोस् र म पनि हजुरको अपेक्षाकृत हुन सकौँ यिनै सोचहरूमा डुबिरहँदा अर्को एउटा सोच पनि आयो कि राउदाका बारेमा हजुरलाई बताउँ या नबताउँ बताउँ त पहिलो भेट नै अन्तिम बन्ने हो कि नबताउँ त पछि केही गरी थाहा लाग्यो भने के होला हुन त यो विषयलाई लिएर यति चिन्तित हुनुपर्ने आवश्यकता थिएन होला तर जब कुनै मान्छेसँग जिन्दगी नै काट्ने फैसला गर्नुपर्नेछ भने चिन्ता लाग्नु जायज पनि हुँदो केवल राउदाका बारेमा मात्र होइन मेरो खराब आदतको बारेमा पनि म खुलस्त भएर बोल्न सक्नुपर्छ भन्ने लाग्यो हो म कुलतमा फसेको छु तर कुनै नराम्रो काम गरेको छैन चेतना भइकन पनि एउटा आदतले विवश जिन्दगी जिइरहेको छु मलाई कसैको साथ जरुरी छ ताकि उसको माया र भरोसाले यो दलदलबाट बाहिर निस्कन सकौँ म हजुरलाई ब्रह्म पारेर हाम्रो सम्बन्ध अघि बढाउन चाहन्न म आफ्नो अनुहारमा झुटको लेप पोतेर केही बेर हजुरको अघि सुन्दर भएको अभिनय गर्न सक्दिनँ र मैले गर्नु पनि हुँदैन यदि हजुर मेरो विगत र यो अविगत दुवैलाई स्वीकारेर मलाई भविष्यको सुन्दर गोरेटोमा डोर्याउन सक्नुहुन्छ भने मलाई चुन्न सक्नुहुन्छ त्यतिखेर मेरो मनमा यस्तै कुरा खेलिरहेका थिए श्रुति सम्वेकमा अहिले तपाईँले सुन्नुभएको वाचन जिएस पौडेलको उपन्यास एक सरको मायाको वाचन हो यसको बीसौं श्रृङ्खला हामीले आज तीन सय एकसठी पृष्ठमा ल्याएर पूरा गर्यौं राधालाई अहिलेसम्म आलोकले बताइरहेको कथाको सार एक सरको माया हो र आज फेरि यहाँ आएर जोडिएको छ राउदापछि अब राधाको प्रसङ्ग सुरु भएको छ अर्को साता के हुन्छ प्रतीक्षा गरौं एक सरको मायाको एक्काइसौं श्रृङ्खला तबसम्मका लागि प्राविधिक साथी विष्ट र म अच्युत घिमिरे विदा हुन्छौ नमस्कार शुभरात्रि